भोको म आहारा खोज्न आएको छु तपाईँको पिता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक पिजडाको सरी झैँ यसरी घेर्यो जिन्दगीले पिजडाको चरी झैँ यसरी घेर्यो जिन्दगीले थाहै भएन पतन बनाएँ फेर्यो जिन्दगीले पिजडाको चरी झैँ यसरी घेर्यो जिन्दगीले थाहै भएन पतन बनाएँ फेर्यो जिन्दगीले आकाश चुम्ने सपना बोकी हिँडेको यात्रीमा आकाश सुम्ने सपना बोकी हिँडेको म निधारमा खै कस्तो भाग्य केर्यो जिन्दगीले थाहै भएन पतन बनाइ फेर्यो जिन्दगीले पिजडाको चरी झैँ यसरी घेर्यो जिन्दगीले ಕಿರು सिलसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाफ विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्ण मुक्तकै साथीहरूलाई मुक्तकै अभिवादन प्रतिबाट साथ दिने साथी श्यामसँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महत्त्व फर्कुनका आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगाहरू सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत तपाईँले संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ प्रत्येक शुक्रबार राति बिबिसी नेपाली सोपछि लगभग दस बजीको समयसम्म हामी तपाईँसँग रहने गर्छौँ तपाईँको मुक्तक तपाईँको आवाजमा अनि तपाईँको मुक्तक यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी तपाईँले कार्यक्रममा सहभागी गराउने गर्छौँ आफ्नो चाहनुहुन्छ आफ्नो मुक्तकलाई आफ्नै आवाजमा वाचन गर्नलाई भने डायल गर्नु साथी हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर डायल गर्नुहोला र आफ्नो मुक्तकलाई आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै एसएमएस र फेसबुकबाट आएका मुक्तकहरू तपाईँका धेरै आएका छन् ती मुक्तकका मैले कार्यक्रममा वाचन गर्ने नै छु शून्य छपन्न पाँच छब्बिस एक सय छयासीमा कोही साथी हुनुहुन्छ सुरुवातमै उहाँसँग कुराकानी गर्छौँ हेलो हजुर नमस्ते हजुर नमस्ते कहाँबाट को भयो हजुर म मारीबाट सविता महतो मारीबाट सविता महतो सविता हजुर के छ खबर ठिकै छ अनि तपाईँको त हामी पनि एकदम कुशल छौँ मङ्गल छौँ अनि सविता हजुर खानपिन भयो भयो अनि तपाईँको त हाम्रो पनि भइसक्यो हुन्छ सविता कार्यक्रममा आउनु भएको छ मुक्तक सुन्छौँ यहाँको हुन्छ भर्खरै जस्तोकै राम्रो त छैन मैले हुन त मेरो घर चाहिँ मारी हो म अहिले सौरातिर घुम्न आएको छु भर्खरै राजको राम्रो त छैन तपाईँ पनि राम्रो भनेर सुनिदिनु होला मेरो गजल ए सरी मेरो मुख त यस्तो छ घुम्दा घुम्दै यस्तो लाग्छ सौराहा घुम्दा घुम्दै यस्तो लाग्यो बबाल रहेछ सौराहा साँच्चो कुरा गर्नु पर्दा नै कमाल रहेछ सौराहा अब उतैतिर बस्दै सर हो अब यतैतिर बसाइ सर्नुपर्छ कि क्या हो यहाँको प्राकृतिक सौन्दर्यले झकास रहेछ सौराहा साँचो कुरा गर्नुपर्दा नै कमाल रहेछ सौराहा घुम्दा घुम्दै यस्तो लाग्यो बबाल रहेछ सौराहा यति नै हस् हुन्छ सविधा मिठो मुक्तको वाचन गर्नुभयो छुट्टिन्छ है नमस्कार दिला सविता हामीलाई फोन गरिदिन्थ्यो पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर हामी तपाईँको लागि खोलिरहेका छौँ चाहनुहुन्छ आफ्नो मुक्तकलाई आफ्नो आवाजमा गर्नलाई भने यो नम्बर डायल गर्नुहोला र गएको साथीको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिका जवाब पनि मसँग छन् एसएमएसबाट यति धेरै मुक्त आएका छन् कतिले गाली गरिराख्नु भएको होला ती मुक्तमा क्रमसँग वाचन गरिरहेको छु कोही साथी आउने तयारी गर्दै हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ नमस्ते नमस्ते पिजायो भन्दै मोज गर्छन् महिलाहरू जायो भन्दै मोज गर्छन् महिलाहरू डिस्कोकै हिस्कीमा भोज गर्छन् महिलाहरू भोलि हजुर नेपाली परिवेश संस्कृतिका भोलि हजुर नेपाली परिवेश संस्कृतिका पश्चिमेली संस्कारको खोज गर्छन् महिलाहरू पिजायो भन्दै भोज गर्छन् महिलाहरू डिस्को गई हिस्कीमा भोज गर्छन् महिलाहरू कतै वास्तविकताकै वास्तविकता त होइन है वास्तविकतै हुन हुन त वास्तविकतै भइसकेको छ आजकल एकदमै सुनिलजी हुन त हुन त गएको गएको वर्षहरूभन्दा यो यो साल केही कम भएको कि भन्ने भान चाहिँ भइरहेको छ होइन भन्दा पनि मैले एकदमै देखेको कुरा होइन चाडपर्वहरूमा सबैभन्दा बढी विकृति आएको चाहिँ यो तिज नै हो है एकदमै यथार्थ कुरा देखेको जस्तो अहिले यो तिज भदौको तेइस गते छ यो सबैले थाहा भएको कुरा हो होइन मैले जहाँसम्म जानकारी भएसम्म महिलाहरूले असारको पन्ध्र गतेबाट नै म काठमाडौँमा गएको थिएँ होइन असारको पन्ध्र गतेबाट नै दर खाने इस्टमेट बनिसकेको थियो क्या हुन्छ सम्झे यो कुरा यहीँ छाडौँ कहाँ हुनुहुन्छ अहिले चाहिँ घरमा ठ्याक्कै पार्वतीपुरतिरै हुनुहुन्छ हुन्छ अनि खबर के छ यहाँको चाहिँ नयाँ नौलो खबर एकदम ठिकठाक ठाक ठिकठाक छ हुन्छ समुचय कार्यक्रम आउनु भएको छ अर्को मुक्तक सुनिहाल्छु यहाँको अर्को मुक्तक यस्तो छ आफ्नै भनी पर पराई ठानी आफन्तीलाई मार्यौ र त गल्ती गर्यौ पराई भनी आफन्तीलाई मार्यौ र त गल्ती गर्यौ बिना कारण उसलाई रुन पार्यौ र त गल्ती गर्यौ भमराले खोज्दै थियो फुलको त्यो सुगन्धलाई भमराले खोज्दै थियो फुलको त्यो सुगन्धलाई बगैँचालाई तारले बार्यौ र त गल्ती गर्यौ पराई ठाने आफन्तीलाई मार्यौ र त गल्ती गर्यौ बिना कारण उसलाई रुन पार्यौ र त गल्ती गर्यौ हस् बिना कारण उसलाई रुन पार्यौ र त गल्ती गर्यौ निकै मिठो मुक्त हुन्छ समूह कार्यक्रममा अनुभव छुट्टिन्छ नमस्कार है समूलम साल सिंह हामीलाई फोन गरिदिन्थ्यो पार्वतीपुरबाट पार्वतीपुरबाट मुक्तक लिइहाल्छु यति बेला आँखाभरि आउँछौ मनभरि आउँछौ आँखाभरि आउँछौ मनभरि आउँछौ गएपछि किन घरिघरि आउँछौ आँखाभरि आउँछौ मनभरि आउँछौ गएपछि किन घरिघरि आउँछौ बसेँ म रातभर आकाशतिर हेरेर बसेँ म आकाश बसेँ म रातभर आकाशतिर हेरेर हेर्नलाई खै कसरी आउँछौ हेर्नलाई खै कसरी आउँछौ आँखाभरि आउँछौ मनभरि आउँछौ गएपछि किन घरिघरि आउँछौ मुक्तको दिग्गज दौरालीको मुक्तको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी हुनुहुन्छ नमस्ते फोन आउँदा हेलो भन्दा काली भन्छ मलाई फोन आउँदा हेलो भन्दा काली भन्छ मलाई बोल्दा बोल्दै छुट्टिनौ जाली भन्छ मलाई बातै पछि सम्बोधन फरक हुन्छ उसको फोन आउँछ हेलो भन्दा काली भन्छ मलाई बोल्दा बोल्दै छुट्टिनौ जाली भन्छ मलाई बातै पछि सम्बोधन फरक हुन्छ उसको तिमी गुलाब म तिम्रो माली भन्छ मलाई बोल्दा बोल्दै छुच्ची नौ डाली भन्छ मलाई फोन आउँछ हेलो भन्दा काली भन्छ मलाई नमस्ते दादा हजुर नमस्ते कसैले भन्या छ र होइन दादा भावना मात्रै हो भावना मात्रै कहाँबाट भयो म भरतपुरबाट अमृता नेपाली उदासी के छ अमृता खबर एकदम छ हामी पनि एकदम ठिकठाक छ खानपिन भयो भर्खर भयो हुन्छ अमृता कार्यक्रममै छौँ मुक्त सुनिहाल्छौँ अर्को व्रत बस्नै पर्छ भन्ने जरुर छैन मेरो व्रत बस्नै पर्छ भन्ने जरुर छैन मेरो सधैँभरि यस्तै बस्न मन्जुर छैन मेरो तिमी झैँ राम्री त म बन्न सक्दिनँ यो तिजमा तिमी झैँ राम्री त म बन्न सक्दिनँ यो तिजमा तिम्रो जस्तै साडी अनि सिन्दुर छैन मेरो व्रत बस्नै पर्छ भन्ने जरुर छैन मेरो सधैँभरि यस्तै बस्न मन्जुर छैन मेरो हुन्छ निकै मिठो मुक्त यहाँ जुन इच्छा आकाङ्क्षा मनोकामनासँगै व्रत बस्दै हुनुहुन्छ यहाँको मनोकामना पुरा होस् शुभकामना छुट्टिन्छ है नमस्कार दिल अमृता नेवानी उदासी हामीलाई फोन गर्दै हुन्थ्यो तिम्रो नाममा तिजको व्रत गर्दैछु कालु तिम्रो नाममा तिजको व्रत गर्दैछु कालु दीर्घायुको कामना गर्दै शिव शरण पर्दैछु कालु तिम्रो नाममा तिजको व्रत गर्दैछु कालु दीर्घायुको कामना गर्दै शिव शरण पर्दैछु कालु पानी नखाई व्रत गर्दा पुरा हुन्छ रे मनको इच्छा पानी नखाई व्रत गर्दा पुरा हुन्छ रे मनको इच्छा हातमा थाली समाएर मन्दिरतिरै झर्दैछु सुकालु तिम्रो नाममा तिजको व्रत तिम्रै नाममा तिजको व्रत गर्दैछु सुकालु दीर्घायुको कामना गर्दै शिव शरण पर्दै सुकालु मुक्तको राधा घिमिरे बालकुमारी कलेज नारायणगढबाट यो एसएमएस यो फेसबुक पेजमा उहाँले मुक्तक पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन्छु राधा घिमिरेलाई कोही साथी हुनुहुन्छ र नमस्ते कहाँबाट बोल्नु भयो इन्दिरा इन्दिरा महतो शारदा नगरबाट इन्दिरा के छ खबर यहाँको एकदम ठिकठाक हुनुहोस् है अनि नयाँ नयाँ खबर भन्नुहोस् केमा व्यस्त हुनुहोस् आजकल केही पनि छैन है हुन्छ इन्दिरा कार्यक्रममा आउनु भएको छ मुक्त नै सुन्छौँ यहाँको बनाउने श्रममा बाँचिरहेछु सधैँभरि तिमीलाई आफ्नो बनाउने श्रममा बाँचिरहेछु तिम्रो साथ त्यो विश्वास पाउने क्रममा बाँचिरहेछु मर्नु त पर्छ नै आखिर यो देह सखा मर्नु त पर्छ नै आखिर यो देह सखा अचम्बर श्रीत हाम्रो भन्थे बिर्दै क्रममा बाँचिरहेछु तिम्रो साथ त्यो विश्वास पाउने क्रममा बाँचिरहेछु सधैँभरि तिमीलाई आफ्नो बनाउने श्रममा बाँचिरहेछु निकै मिठो मुक्तक हुन्छ इन्दिरा कार्यक्रम अनुभव मिठो मुक्तक वाचन गर्नुभयो छुट्टिन्छ है नमस्कार कार्यक्रम आउँदै होला इन्दिरा महोदय हामीलाई फोन गर्दै हुन्थ्यो र गएको साताको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि छन् गएको साताको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल थियो आजकल कुन यो मन कतै साटिए जस्तो लाग्दैछ अमरप्रीतको डोरी पनि बाटिए जस्तो लाग्दैछ भनिन्छ यो माया भन्ने चिज पनि अन्ध हुन्छ अरे त्यसैले आफू आफैदेखि ढाँटिए जस्तो लाग्दैछ सवाल माथिको जवाब पनि मसँग छन् एकैछिन बस्लिन्छु तर यति बेला पृष्ठभूमिमा एउटा सुन्दर आवाज बज्न सुरु गरिसकेको छ तपाईँ भने सुन्न छ पाँच छब्बिस एक सय छयासी डायल गर्दै digamos, ¿verdad? Lah. छु लड्ने गर्छु मनको घाउ बल्झिएर मुर्छा पर्छु लड्ने गर्छु मनको जस्तो दुःख पिर हुनेको छ र मलाई जस्तो दुःख पिर हुनेको छ र दिनरात आँसुले मुख धुनेको छ र मलाई जस्तो दुःख पिर हुनेको छ र दिनरात आँसुले मुख धुनेको छ र छोडी जाने निष्ठुरीको यादले सताउँदा छोडी जाने निष्ठुरीको याद छोडी जाने निष्ठुरीको यादले सताउँदा उनको यादमा म जस्तो रुनेको छ र मलाई जस्तो दुःख पिर हुनेको छ र दिनरात आँसुले मुख धुनेको छ र मुक्तक हो विनोद प्रयास भरतपुरबाट यो मुक्तक फेसबुक पेज उहाँले पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु भक्तमात रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फर्किङको आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगा र इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत तपाईँले संसारभर यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ तपाईँको मुक्तिक तपाईँको आवाजमा अनि तपाईँको मुक्तक यो सुनिरको आवाजमा दुई तरिकाबाट हामी यहाँलाई कार्यक्रममा सहभागी गराइरहेका छौँ यति बेला कोही साथी सम्पर्कमा आउने तयारी गरिदिन्छु तपाईँ आउनुहोला सुना सपन्न पाँच छब्बिस एक सय छयासीको बाटो बिल्कुल खुला छ र सँगै सँगै गएको साथीको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि मसँग छन् ती जवाब पनि एकैछिनपछि लिउँला एकान्तमा एक्लै बसी तिम्रो तिम्रो निम्ति बाँचेको छु एकान्तमा एक्लै बसी तिम्रै निम्ति बाँचेको छु जिन्दगीभर तिम्रो माया यो मुटुमा साँचेको छु एकान्तमा एक्लै बसी तिम्रो तिम्रो निम्ति बाँचेको छु जिन्दगीभर तिमीलाई तिम्रो माया यो मुटुमा साँचेको छु आउँछौ तिमी आउँछौ आउँदैनौ मलाई थाहा छैन यहाँ तिमी आउँछौ आउँदैनौ मलाई थाहा छैन तर पनि तिमीलाई यो दिलभित्र राखेको छु जिन्दगीभर तिम्रै माया यो मुटुमा साँचेको छु एकान्तमा एक्लै बसी तिम्रो निम्ति बाँचेको छु राजु चौधरीको मुक्तको फेसबुक पेजमा उहाँले पनि यो मुक्तक पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँसँग कुराकानी गर्छु नमस्ते पानी पनि नखाइबाट गर्दैछु सानो पञ्चलीको पूजा लाउन मन्दिर गर्दैछु सानो तिम्रै चिरायु र दीर्घायुको कामना गर्दै पानी पनि नखाइबाट गर्दैछु सानो पञ्चमीको पूजा लाउन मन्दिर झर्दैछु सानो सिन्दै सिराइ र दीर्घायुको कामना गर्दै भगवान्कै समीपमा सर्दैछु सानो पानी पनि नखाई व्रत गर्दैछु सानो पानी पनि नखाई व्रत गर्दैछु सानो निकै मिठो मुक्तक समय सान्दर्भिक मुक्तक आवाज पनि चिरपरिचित हुनुपर्छ क्यारे है आफ्नै आवाजमा नाम भनिदिनुहोस् कृपया कहाँबाट बोल्दै हुनुहुन्छ अफिसियल कहाँबाट अफिसियल माडीबाट हुनुहुन्छ माइत जानु भएको छ माइतमा नभने घरै नै हो ए घरै हो भनेको मतलब माइत जस्तै भयो भनौँ न है अनि अपेक्षा के छ नैनल खबर माडीतिरको खबर के छ हामी पनि सब ठिकठाक छौँ अनि तिज कतिको लागिरहेछ अपेक्षा तिज लागिरहेछ मजासँग अझ गेम पनि स्पेसली बढी है गेम गेम चलिरहेछ हजुर सुन्छ अपेक्षा कार्यक्रममा छौँ अर्को मुक्त यहाँको सुनिहाल्छौँ सुरु गर्नुहोस् दिलको मान्छे किन होला टाढा भयो आज दिलको मान्छे किन होला टाढा भयो आज पराई सुच्या मान्छे झन् गाढा भयो आज ऊ नजिक नजिक आउनुको अर्थ यो हो कि दिलको मान्छे किन होला टाढा भयो आज पराई मान्छे झन् गाडा भयो आज ऊ नजिक नजिक आउनुको अर्थ यो कि पक्कै शोभामय फुल जस्तै टाढा भयो आज दिलको मान्छे किन होला गाडा भयो आज टाढा भयो आज पराई सोच्या मान्छे पनि गाडा भयो आज पराई सोच्या मान्छे पनि गाडा भयो आज <laughs> जिन्दगीले के के सिकाउँछ के के सिकाउँछ है हस् हुन्छ कार्यक्रम हस् हुन्छ कार्यक्रममा आउनुभयो मिठो मुक्तको वाचन गर्नुभयो है सुटिन्छौँ कोटुला हुन्थ्यो अवश्य माडीबाट हामीलाई फोन गरिदिन्थ्यो जवाबमा एकैछिनपछि ल्याउँला यति बेला तिजकै मुक्तक मसँग अहिलेको तिजमा उनीलाई नि नचाउनेछु अहिलेको तिजमा उनलाई नै नचाउनेछु रमाइला गीत गाउँदै माया सटाउनेछु अरू गीत गाउँछन् अनि ताली बजाउँछन् अहिलेको तिजमा उनीलाई नै नचाउनेछु रमाइला गीत गाउँदै माया सजाउनेछु माया सटाउनेछु अरू गीत गाउँछन् अनि ताली बजाउँछन् म चाहिँ लुकी लुकी नयन जुदाउनेछु म चाहिँ लुकी लुकी नयन जुदाउनेछु अहिलेको तिजमा उनलाई नि पनि नचाउनेछु रमाइला गीत गाउँदै माया सटाउनेछु सुमन मुस्कान बालकुमारी कलेज नानगढबाट यो मुक्तक पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँसँग कुराकानी गरिहाल्छ नमस्ते कहाँबाट भयो के छ देवी खबर हामी पनि एकदम ठिकठाक छौँ देवी के गर्दै हुनुहुन्छ अहिले तत्काल बसी बसाइ हुनुहुन्छ है रिजल्ट आएको छैन अझै त्यसो हुन्छ हुन्छ चाँडै लड्डु खान पाइयोस् है <laughs> अनि देवी अनि कार्यक्रम आउनु भएको छ तिज कतिको लागिरहेको छ गैँडाकोतिर छ पहिला जस्तो चाहिँ छैन सबै कुरा सन्तुष्टि हुने असन्तुष्टि हुने सबै कुरा आफैमा भर पर्ने कुरा हो कि होइन हुन्छ देवी कार्यक्रम आउनु भएको छ मुक्त सुन्छौँ उठाउन खोज्दा पोखिएर ढल्ने किन होला केही उठाउन खोज्दा पोखिएर ढल्ने किन होला यो पापी दुनियाँले मलाई मात्र छल्ने छल्ने किन होला केही उठाउन खोज्दा पोखिएर ढल्ने किन होला जताततै उमङ्ग र खुसियाली नै देख्छु जताततै खुसियाली र उमङ्ग नै देख्छु मै मात्र मायाको यादमा गल्ने किन होला केही उठाउन खोज्दा पोखिएर ढल्ने किन होला यो पापी दुनियाँले दुनियाँले मलाई मात्र छल्ने किन होला यो पापी दुनियाँले मलाई मात्र यो छल्ने किन होला हस् देवी मिठो मुक्तक है सुटिन्छौँ कार्यक्रम आउँदै गर्ला माया नमानुलाई दुला देवी पाण्डे हामीलाई फोन गर्दै हुन्थ्यो जवाफ लिनुभन्दा अगाडि एउटा मुक्तक म लिन्छु काल काल आउनुभन्दा अघि मरे भने म काल आउनुभन्दा अघि मऱ्यो भने म दोष तिमीले बोक्नुपर्छ आत्महत्या गरे भने म काल काल आउनुभन्दा अघि काल आउनुभन्दा अघि मरे काल आउनुभन्दा काल आउनुभन्दा अघि मरे काल आउनु भन्दा अघि मरे भने म दोष तिमीले बोक्नुपर्छ आत्महत्या गरे भने म काल आउनुभन्दा अघि मरे भने म दोष तिमीले बोक्नुपर्छ आत्महत्या गरे भने म हुन त तिमी खुसी हुन्छौ होला हुन त तिमी खुसी हुन्छौ होला यदि यो स्वार्थी दुनियाँदेखि हरे भने म यदि यो स्वार्थी दुनियाँदेखि हरे भने म काल आउनुभन्दा अघि मरे भने म मुक्तको सरोज तिवारी असीम एक्लो मान्छे गैँडाको चारका साथी धेरै धेरै धन्यवाद दिन्छु मुक्तको लागि जवाब म लिने त लिनुभन्दा अगाडि र गयो र एक सय अडचालिसौँ मोती जयन्तीको अवसरमा सामुदायिक रेडियो ध्रुवताराले आयोजना गरेको मोती हाम्रो आँगनी यो कार्यक्रम हामीले हिजो गरेका थियौँ बिस गते यो कार्यक्रम गरिरहँदा धेरै अग्रज एवं अनुज गजलकारहरूको हाम्रो आँगनीमा हामीले निम्ता गरेका थियौँ र धेरै साथीहरू आउनुभएको थियो निकै कार्यक्रममा रमाइलो भएको थियो र अग्रज एवं अग्रज गजलकारहरू प्रेम विनोद नन्दन गोविन्द राज विनोदी पुष्प अधिकारी अञ्जेल लगायत लगायत अहिलेका युवा पुस्ताका संस्कृत गजलकारहरू पनि हामीले सँगै पाएका थियौँ स्टुडियोबाट प्रत्यक्ष उहाँहरूका आवाजमा उहाँहरूका गजल सुन्न पाएका थियौँ यति बेला हामी कार्यक्रम चारलाइन मुक्तिमा मुक्तकमा छौँ यो जानकारी थोरै हिजोको जानकारी म यहाँलाई गराएँ यति बेला कोही साथी सम्पर्कमा आउनुभएको जवाब पनि लिनुपर्छ एकैछिन पछाडि लिन्छ जवाब नमस्ते हजुर कहाँबाट हुनुभयो ए त म पिपलीबाट सुमन श्रेष्ठ यहाँसँग एकपटक सायद कुराकानी भएको हुनुपर्छ है <laughs> सुमन है सुमन श्रेष्ठ के छ सुमनजी खबर एकदम ठिकठाक छ पिप्लेतिर खबर के छ है ठिकठाक छ हुन्छ सुमनजी कार्यक्रममा आउनुभएको छ मुक्तक नै सुन्छ अब है हस् सुरु गर्नुहोस् हो नभन अब माया गर्छु भनेर कसैलाई हो नभन अब माया गर्छु भनेर कसैलाई नघोच अब अर्को मन सियो भनेर कसैलाई हो नभन अब माया गर्छु भनेर कसैलाई नगोच अब अर्को मन थियो भनेर कसैलाई होस् गर पर्लाउ खेला सुमन जस्तो खेलाडीको होस् गर पर्लाउ खेला सुमन जस्तो खेलाडीको नपुरो माया खडल तिमी खनेर अब कसैलाई हो नभन अब माया गर्छु भनेर कसैलाई नभए त अब अर्को मन थियो भनेर कसैलाई निकै हुन्छ निकै मिठो मुक्तको वाचन गर्नु सुमनजी हस् म आउँदै गर्नुलाई माया नमार्नुलाई सुमनजी हस् सुटिन्छ नमस्कार सुमन श्रेष्ठ पिप्लेबाट हामीलाई यति बेला फोन गरिदिने जवाफ लिनतर्फ लाग्नुपर्छ बाँकी रहेका मुक्त म एकैछिनपछि वाचन गर्छु यति बेला जवाफ लिनतर्फ लाग्नुपर्छ आजकल कुन्नी यो मन कतै साटिए जस्तो लाग्दैछ अमरप्रीतको डोरी पनि बाटिए जस्तो लाग्दैछ भनिन्छ यो माया भन्ने चिज पनि अन्धो हुन्छ रे त्यसैले आफू आफैदेखि ढाँटिए जस्तो लाग्दैछ सवालमाथिको जवाफ अब म लिनतर्फ लाग्नुपर्छ जेसुकै होस् हल्ला त हो बदनामी त हो जेसुकै होस् हल्ला त हो बदनामी त हो जति सम्हाल्न खोजे पनि बहकिने जवानी त हो जेसुकै होस् हल्ला त हो बदनामी त हो जति सम्हाल्न खोजे पनि बहकिने जवानी त हो थाहा छ तिम्रो तिम्रो को आफ्नाहरू पराई भएका छन् थाहा छ तिम्रो को आफ्नाहरू पराई भएका छन् आफैले आफ्नो मनलाई ढाँट्ने मान्छे बेमानी त हो जेसुकै होस् हल्ला त हो बदनामी त हो जति सम्हाल्न खोजे पनि बकिने जवानी हो इन्दिरा महतोको जवाब हो धन्यवाद दिन्छु अर्को जवाफ दिन्छु म यति बेला जवानीले गर्दा होला मन साटिएको सुनिल जवानीले गर्दा होला मन साटिएको सुनिल नजरबाट नजर ठोकिँदा प्रितको डोरी बाटिएको सुनिल जवानीले गर्दा होला मन साटिएको सुनिल नजरबाट नजर ठोकिँदा प्रितको डोरी बाटिएको सुनिल आँखाबाट नभई माया आँखाबाट नभई माया मनबाट बसेपछि आँखाबाट नभई माया मनबाट बसेपछि उनकै मनमा बस्दा तिमी ढाँटिएको सुनिल जवानीले गर्दा होला मन साटिएको सुनिल नजरबाट नजर ठोकिँदा प्रितको डोरी बाटिएको सुनिल जवाब हो सुप्रिया पौडेलको जवाबको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु जवाबको लागि अर्को जवाब म यति बेला लिन्छु जवाब यो हो सायद यो जवाब रमेश चौधरी कुम्रोज आठ कपिया पूर्वी सिदनबाट जवाब लिनुभएको एउटा मात्रै जवाब सायद यो अन्तिम जवाब हुनुपर्छ सायद दुई आत्माको मिलन भएर त्यो मुटु साटिएको होला सुनिल सायद दुई आत्माको मिलन भएर त्यो मुटु साटिएको होला सुनिल कहिले नछुट्ने अमरप्रितको डोरी बाटिएको होला सुनिल हो यो माया भन्ने चिज अन्धो नै हुन्छ हो यो माया भन्ने चिज पनि अन्धो नै हुन्छ त्यसैले त तिम्रो भाग्य तिमी आफैलाई ढाँटेको सु ढाँटेको होला सुनिल सायद दुई आत्माको मिलन भएर त्यो मुटु साटिएको होला सुनिल कहिले नछुटिने अमरप्रितको डोरी बाँटिएको होला सुनिल जवाबको लागि म धेरै धन्यवाद दिन्छु रमेशजीलाई जवाबको लागि यति बेला सुन्दर आवाज सुन्नुपर्छ भन्ने श्यामकी साथ ठिक छ एउटा सुन्दर आवाज सुन्छौँ हामी पुनः आउँछौँ तपाईँ कपी र कलम तयार गर्दै गर्नु साथी अर्को साथीको लागि सायद सवाल टिप्नुपर्ने बेला हुन्छ त्यसै तपाईँ कपी र कलम तयार गर्दै गर्नुहोला तिम्रै हातको सिन्दुर लाउँछु तिम्रै हातको टिका हुँदैन पोल्छ तिमीलाई कुनै मात्रै भने पनि किन आउँदिन र म बोलायो मात्रै भने पनि किन आउन्न र म सोध्यो मात्रै भने पनि के बताइन्न र म बोलायो मात्रै भने पनि किन आउन र म सोध्यो मात्रै भने पनि के बताइन्न र म घाम पश्चिमबाट उदाउँछ भन्यो भने पनि घाम पश्चिमबाट उदाउँछ भन्यो भने पनि तिमीले भनेको के पत्याइन र म सोध्यो भने सोध्यो मात्रै भने पनि के बताइन्न र म बोलायो मात्रै भने पनि किन आउन्न र म मुक्त घोष सोमी सुमी सोती सीमा सोती भरतपुर बाह्रबाट फेसबुक पेजमा यो मुक्तक हामीलाई पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम हामी अन्त्यमा छौँ कपी र कलम मैले तयार गर्नु भनेको थिएँ साथी कपी र कलम तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज हुनेछ किन यसरी किन कसैले यसरी हैरान बनाउँछन् किन कसैले यसरी हैरान बनाउँछन् सैनसँग बस्नै नदी परिसान बनाउँछन् किन कसैले यसरी हैरान बनाउँछन् सैनसँग बस्नै नदी परिसान बनाउँछन् सोझो देखेरै होला जसले पनि सोझो देखेरै होला जसले पनि मेरै दोष देखाएर बेइमान बनाउँछन् मेरै दोष देखाएर बेइमान बनाउँछन् किन कसैले यसरी हैरान बनाउँछन् चैनसँग बस्नै नदे परिसान बनाउँछन् यो सवाल रह्यो यो सवालमाथिको जवाब सँगै आफूसँग भएका मिठा रसिला मुक्तकलाई चाहनुहुन्छ यो सुनिलका आवाचन बाँच्नुहोस् होस् भने तपाईँले फेसबुक पेज युज गर्न सक्नुहुन्छ फेसबुक पेज प्रयोग गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash चार लाइन मुक्तक सिएस डबल एआरएलआइएनएमयुकेटिएको मुक्तक सर्च गर्नुहोस् एउटा पेज भेटाउनुहुन्छ लाइक दिनुहोस् र आफ्नो मुक्तक पोस्ट गर्न सक्नुहुन्छ वा स्ट्याटसहरू राखिएको यो सवालको कमेन्ट बक्समा आफ्नो जवाब पनि पोस्ट गर्न सँगै तपाईँ कार्यक्रममा यदि आफ्नो बाइक पनि समय सुन्न चाहनुहुन्छ भने चार लाइन मुक्तक dot blogspot dot com विभिन्न ब्लगहरूमा हामी कार्यक्रम अपलोड गर्ने गर्छौँ चार लाइन मुक्तक dot blogspot dot com चिसापा Nepal dot blogspot dot com सँगै हाम्रो प्रयास dot blogspot dot com जुन ब्लगबाट पनि तपाईँले कार्यक्रम डाउनलोड गरेर आफूलाई आफूलाई पाइक पर्ने समयमा सुन्न पनि सक्नुहुन्छ कार्यक्रममा अन्त्यमा छौँ बिदा हुनुपर्छ जेल रेडियोसँग साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद त्योभन्दा अगाडि आज सम्पर्क आउनुहुने सम्पर्क आउनुहुने सम्पर्क आएर आफ्नो मुक्त वाचन गर्नुहुने तपाईँ लागि सबैलाई धन्यवाद र सम्पर्क आएर आएर मुक्त वाचन गर्ने इच्छा हुँदाहुँदै पनि सफल नहुनुहुने तपाईँलाई धन्यवाद फेसबुकबाट एसएमबाट मुक्त पठाउने तपाईँ सम्पूर्ण धन्यवाद फेसबुकबाट र एसएमबाट मुक्तक म अझ पनि पढ्न वाचन गरेर भ्याएको छैन ती मुक्त पका आगामी श्रृङ्खलाहरूमा क्रमशः वाचन गर्नेछु अन्त्यमा छु जे होस् कार्यक्रमलाई मन पराउने सँगै रहनुहुने साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तक मनलाई सब विशेष आभार मेरो आवाज तपाईँको रेडियो स्टेसनमा प्याउँदै तपाईँ र मेरो सामी पिता निकट बनाउन सक्ने मेरो आत्मीय साथी श्यामलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम सारलाई मुक्तक आजको यो श्रृङ्खलाबाट भने तपाईँकै मुक्तक मनको साथी सुनिल सुटिन्छु नमस्कार यहाँको बाँकी पल शुभ बितोस् शुभरात्रि शुभ सपने माया 9.8 MHz